सुदूरपश्चिमबाट अक्षराङ्कन पद्धति र विद्यालय शिक्षाको पाठ्यक्रम शिक्षाका विषयमा सुझाव संकलन अब पनि शिक्षा आयोगमा अन्य क्षेत्रकै बराबर प्रदेश नम्बर सातबाट पनि प्रतिनिधित्व हुनुपर्नेमा जोड कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा महाकाली र जोगबुडा नदीको उच्च जोखिममा दार्चुला खलङ्गाका मदिरा पसलमा बाहिरबाट युवती भित्राइन थालेपछि विकृति बढ्दै कैलालीको एक गाउँमा अझै पनि अधिकांश घरमा छाउ गोठ प्रचलनमा बझाङमा आमाको दुध नछोड्दै छोरीको बिहेको छिनोफानो र महाकाली अञ्चल अस्पतालमा लाखौँ मूल्य बराबरको एक्सरे मेसिन सञ्चालनमा नआउँदै बिग्रियो दार्चुलाका पच्चिस गाविसमा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्षसम्म समेत पूरा हुन सकेन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु पाठ्यक्रम विकास केन्द्रले सुदूरपश्चिमबाट अक्षराङ्कन पद्धति र विद्यालय शिक्षाको पाठ्यक्रम शिक्षाका विषयमा सुझाव संकलन गरेको छ देशभरि पूर्वदेखि यता पश्चिमसम्म एकसाथ सुझाव संकलन गरेको पाठ्यक्रम विकास केन्द्र सानोटिमी भक्तपुरले सुदूरपश्चिमबाट सुझाव संकलनको काम सकाएको छ अहिले एसएलसी परीक्षामा लागू गरिएको ग्रेडिङ अर्थात अक्षराङ्कन पद्धति बेस भागमा लागू गरिँदा अन्यलता मात्रै रहेको र यसलाई सुधार गर्दै तल्लो तहदेखि माथिल्लो तहसम्म नै लागू गर्नुपर्नेमा सहभागीहरूले सुझाव दिएका थिए यस्तै हालको विद्यालय शिक्षाको पाठ्यक्रम काठमाडौँमा बस्ने विज्ञहरूले बनाएको र उनीहरूलाई स्थानीय तहमा आवश्यक रहेको पाठ्यक्रममा समावेश हुनुपर्ने विषयहरू समावेश नगरिएको भन्दै नयाँ पाठ्यक्रममा स्थानीय तहका विज्ञहरूसँग छलफल गरेर तयार पार्नुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए गोष्ठीमा सहभागी शिक्षा क्षेत्रका व्यक्तित्वहरूले आधारभूत तहदेखि नै कम्प्युटर बेसी समावेश गर्नुपर्ने सुझाव समेत दिएका थिए साथै अध्ययन अवधि सकिसकेपछि मात्रै प्राविधिक धारमा अध्ययन गराउने शैक्षिक संस्थाले ओजिटी गराउने गरेको भन्दै यसलाई अध्ययनकै क्रममा गरिनुपर्नेमा उनीहरूको जोड रहेको थियो यसैगरी पाठ्य पुस्तक छपाईमा जनक शिक्षा सामग्री केन्द्रको लापरवाहीका कारण शैक्षिक सत्र शुरू भएको आधा समय बितिसक्दासम्म पनि पाठ्य पुस्तक नपाउने अवस्था रहेकाले पाठ्य पुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्नेमा उनीहरूले आवाज उठाएका थिए सुदूरपश्चिमका सबै जिल्लाबाट शिक्षा क्षेत्रका व्यक्तिहरू सहभागी रहेको उक्त गोष्ठीमा डडेलधुवाका जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विष्टले अबको पाठ्यक्रम निर्माणको लागि यस क्षेत्रमा थुप्रै पनि थुप्रै विज्ञहरू रहेको र उनीहरूको खोजी गरी एक ठाउँमा बसेर छलफल गरेमा प्रदेश नम्बर सातले मागेको पाठ्यक्रम तयार हुनेमा दुविधा नरहेको तर्क गर्नुभयो गोष्ठीको समापनमा बोल्दै सुदूरपश्चिमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक लालजङ चौहानले पनि कार्यक्रममा सहभागीहरूलाई विद्यार्थी र अभिभावकमा रहेको ग्रेडिङको अन्यलताबारे जानकारी गराउन आग्रह गर्नुभयो विद्यालय शिक्षाको पाठ्यक्रममा जनोपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धतिमा सुझाव संकलन गर्न डडेलधुरा पुगेको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरको सुझाव संकलन टोलीलाई यस क्षेत्रका शिक्षासँग आबद्ध व्यक्तित्वहरूले अब बन्ने शिक्षा आयोग समावेशी बन्नुपर्ने बताएका छन् अब बन्ने नयाँ राष्ट्रिय शिक्षा आयोगमा अन्य क्षेत्रकै प्रतिनिधित्व बराबर प्रदेश नम्बर सातबाट पनि प्रतिनिधित्व हुनुपर्नेमा उनीहरूले जोड़ दिएका छन् कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर आठका बासिन्दा महाकाली र जोगबुडा नदीको उच्च जोखिममा परेका छन् वर्षातमा महाकाली र जोगबुडा नदीमा आउने बाढीले वर्षेनी त्यस गाउँमा ठूलो क्षति पुर्याउन जान्छ पहाडी क्षेत्रमा पानी पर्ने बित्तिकै त्यहाँका बासिन्दाको भोक निन्द्रा हराउने गरेको छ वर्षेनी उही प्रकृतिको समस्या भोगिरहेका भए पनि समाधानका लागि अहिलेसम्म कुनै उपाय अपनाइएको छैन उक्त टोलका बासिन्दाहरू वर्षातको समयमा महाकाली र जुगबुडा नदीको पानीले खेतको बालीनाली र मानवीय क्षति गर्ने भएकाले त्रसित भएका छन् नदीको समस्या समस्या एकातर्फ छ भने वर्षातको पानीले चालिस बेगा जमिन समेत पोखरीमा परिणत भएको छ उस्तै त दार्चुला मदिराको लागि प्रख्यात रहेको छ पछिल्लो समय दार्चुलाका मदिरा पसल र होटलहरूमा महिला युवतीहरू राख्न थालेपछि सामाजिक विकृति बढ्दै गएको स्थानीयले बताउन थालेका छन् सदरमुकाम खलङ्गामा खुलेका मदिरा पसल र होटलहरूमा जिल्लाभित्र र जिल्ला बाहिरबाट युवतीहरू राखेर होटल मदिरा पसलहरू सञ्चालन भइरहेका छन् तीन चार महिनादेखि मदिरा पसलहरूमा बाहिरी जिल्लाका युवतीहरू खलङ्गामा बढ्दै गए पनि प्रहरी प्रशासनले खासै चासो नदिएको स्थानीयले आरोप लगाएका छन् वैशाख महिनादेखि नै बाह्य व्यापारीको भेट बढ्न थालेपछि होटलहरूमा समेत युवतीहरू राखेको पाइएको छ अवैध यौन धन्दा सञ्चालन गर्ने गरी बाहिरबाट युवतीहरू ल्याइएका हुन् जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने मदिरा पसलमा बस्ने युवतीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर सम्झाएर पठाएको जनाएको छ प्रहरले पहिलो चरणमा लगाउने कपडा समाजलाई पाच्य हुने गरी लगाउन निर्देशन गरेको जनाएको छ सुदूरपश्चिमका पहाडी जिल्लामा समेत छाउ गोठमुक्त समाजको अभियान चलिरहँदा धनगढी उपमहानगरपालिका वडा नम्बर बाह्र जुगेडा सी गाउँमा अझै पनि अधिकांश प्रतिशत घरमा छाउगोठ प्रचलनमा रहेका छन् रजस्वला भएको समयमा घरभित्र बस्दा देउता रिसाउने र घरमा शान्ति भङ्ग हुने अन्धविश्वास भएका कारण मानिसहरूले घरभित्र बस्न नदिने गरेको स्थानीयले बताएका छन् रजस्वला भएको समयमा घरधन्दा घरभन्दा बाहिर बस्दा मानसिक र शारीरिक यातना समेत पाएको बताएका छन् धनगढी बजारमा दिनै पछि महिला अधिकारका बारेमा कार्यक्रम भए पनि धनगढी उपमहानगरपालिका बाह्र जुगेडामा अझै छाउपडी गोठ हट्न नसक्नु विडम्बनापूर्ण भएको समाजसेवी चन्द्रबहादुर विकले बताउनु भएको छ धनगढी उपमहानगरपालिका बाह्र सी गाउँमा बस्ने सतहत्तर वर्षीय हरि विकले छोरी बुहारीलाई घरभित्र राख्ने रहर हुँदाहुँदै पनि परम्परादेखि चलिआएको चलन तोड्न नसकेको बताउनु भएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज वा इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ बझाङको कोडभैरव भैरव गाविसकी सुरमा बादी सात वर्ष पुग्न लागिन् उनको अघिल्लो वर्ष नै गाउँकै राजु बादीसँग विवाह गर्ने कुरा छिनिएको हो पन्ध्र वर्षका उनका हुनेवाला श्रीमान राजुले सुनाए विवाह खर्च जुटाइसकेका छैनौं खर्चको जो भए यही दशैंमा नभए मङ्सिरमा विवाह गर्ने योजना छ कानूनअनुसार विवाहका लागि केटीको उमेर अठार र केटाको उमेर बीस वर्ष पुग्नुपर्छ तर त्यहाँका वादीलाई त्यो कानून न थाहा छ न वास्ता नै यौन प्रजनन र स्वास्थ्यका हिसाबले पनि बिहेबारी बीस वर्ष पारी भन्ने नारा नै तय गरिएको दुई दशक पुग्न लागिसक्यो तर बझाङका वादी समुदायलाई न सरकारको नियमको बारेमा थाहा छ न त स्वास्थ्यका दृष्टिले बिहे गर्ने उपयुक्त उमेर कहिले हो भन्ने नै ख्याल छ प्राचीन समाजको झल्को दिने गरी कहिला कलिला काखे नानीलाई दुलाहा दुलही बन्न बाध्य पारिन्छ भाँडाकुटी खेल्दै गरेको अवस्थामा भेटिएकी सुरमालाई भने आफ्नो विवाह हुने कुरा थाहै रहेनछ दशैंमा विवाह हुने र अघिल्लो वर्ष बोका काटेर उनको विवाह तय भएको कुरा छिमेकी सविता भादीले सम्झाएपछि उनी तर्सिन नाइ म बिहे गर्ने होइन उनले सवितासँग बाल सुलभ पारामा भनिन् बिहे गर्दिन खोजे भने म त भागेर फुपूको घर जाने हो उमेरले उनी आफै भागेर कतै जान सक्ने अवस्था छैन अभिभावकको कुरा काट्न सक्ने क्षमता पनि छैन तर विवाहबाट उनी तर्सेको भने प्रष्ट देखिन्छ यो एउटा उदाहरण मात्रै हो बझाङको कोट भैरव गाविस र जयप्रति नगरपालिकामा रहेका एकचालिस परिवारवादीमा उनकै उमेरका धेरैको विवाह भइसकेको छ भने विवाह गर्ने निदो भइसकेका आठजना बालिकाको यसै वर्ष विवाहको तयारी गरिएको सविताले बताउनुभयो धेरैजसोको त तीन चार वर्षको उमेरमै कुरा टुङ्गिन्छ उहाँले भन्नुभयो कुरा छिनेपछि सात आठ वर्षको उमेरमा विवाह गरिदिन्छन् परम्परादेखि चलिआएकाले यो संस्कारलाई आफूले पनि निरन्तरता दिएको वादीहरू बताउँछन् बाजे बराजुका पालादेखि यस्तै चलेको हो थलाराका अमरवादीले भन्नुभयो हामीले पनि चलन कसरी छोड्न सक्छौं र वादी समुदायको यो चलन रोक्नका लागि प्रहरीले धेरै प्रयास गरे पनि नसकेको थलारा प्रहरी चौकीका प्रहरी नायब परीक्षक प्रहरी नायब निरीक्षक नारायण चन्दले बताउनु भएको छ दुवै पक्षको कुरा मिलिसकेको हुन्छ उहाँले भन्नुभयो यो त बाल विवाह हो कानून अनुसार यो मिल्दैन भनेर रोक्न गयौं भने हामीमाथि नै आक्रमण हुने खतरा हुन्छ महाकाली अञ्चल अस्पतालमा लाखौं मूल्य बराबरको एक्सरे मेसिन सञ्चालनमा नआउँदै बिग्रिँदा बिरामीहरूलाई समस्या परेको छ नयाँ मेसिन सञ्चालनमा नआउँदै बिग्रिएको र पुरानो मेसिन जीर्ण अवस्थामा पुगिसकेकाले अञ्चल अस्पतालमा एक्सरे गर्ने कर्मचारी तथा सेवाग्राहीले समस्या भोग्नु परेको छ प्रशासनले निश्चित कम्पनीबाट एक्सरे मेसिनका उपकरणहरू खरिद नगरी अलग अलग कम्पनीबाट कम्सल खाल पाटपूर्जा खरिद गर्दा उपकरणको क्याटलग बिना नै मसिन सञ्चालनमा ल्याउँदा प्राविधिक त्रुटि भई बिग्रिएको एक्सरे शाखाका इन्चार्ज कुञ्ज बिहारी चौधरीले बताउनु भयो झण्डै चार वर्ष अघि खरिद गरिएको मेसिन सञ्चालनमा नआउँदा बिरामेरो समेत मर्कामा परेका छन् मेसिन खरिद गर्दा अलग अलग कम्पनीका पार्ट भएकाले मेसिन सञ्चालनमा कठिनाई आएको र नयाँ मेसिन सञ्चालनमा नहुँदा पुरानै मेसिनबाट एक्सरे भइरहेको छ दार्चुलाका पच्चिस गाविसमा विद्युत लाइन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन नेपाल विद्युत प्राधिकरणको लापरवाहीको कारण विद्युत लाइन विस्तार एवं ट्रान्सफर्मर जडान हुन नसकेको हो आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरमा टेण्डर भएका ठेकेदारहरूको वर्षेनी सम्झौता थपिने काम मात्र भइरहेको छ विद्युत लाइन विस्तारको लागि पन्ध्र प्याकेजमा ठेक्का सम्झौता भई काम थालनी भएको थियो आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तर सकिँदासम्म दुई प्याकेजको काम सकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ नेपाल विद्युत प्राधिकरणबाटै सामग्री आपूर्ति हुन नसक्दा विद्युत विस्तार तथा ट्रान्सफर्मर जडान कार्य हुन नसकेको वितरण केन्द्र प्रमुख रामदिनी चौधरीले बताउनु भएको छ डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर छ सिमलखेत स्थित रंगुन नदीको किनारमा बिहिबार दिउँसो एकजनाको सप फेला परेको छ गए राति नदी अस्ति राति रंगुन नदी तर्ने क्रममा नदीले बगाएर बेपत्ता भएका आलिताल गाविस वडा नम्बर छ मेलगाँजाका बाहन्न वर्षीय रणबहादुर बोहरा मृत अवस्थामा फेला परेका हुन् इलाका प्रहरी कार्यालय जोगबुडाले जोगबुडाको प्रहरी टोली र स्थानीय बासिन्दाले खोजी कार्य तीव्र पारेपछि दिउँसो तीन बजे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ बझाङको कैलाश गाविसमा स्यालको आक्रमणबाट एक महिला घाइते भएकी छन् घाइते हुनेमा कैलाश गाविस पाँचकी सत्ताइस वर्षकी देवी सार्की रहेको स्थानीय आशिष सिंहले बताउनु भएको छ सार्कीलाई बिहिबार बिहान आठ बजी चैनपुर जान लाग्दा कैलाश गैडामा स्यालले आक्रमण गरेको थियो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको छ बिहिबार बिहान बझाङबाट धनगढीका लागि छुटेको नाचार ख छैसठी चौसठी नम्बरको सुदूरपश्चिम यातायातको बस र धनगढीबाट दिपालका लागि छुटेको से एक ख आठ छ पाँच नम्बरको मिनी ट्रक डोटीको क्षतिवनमा ठोकिँदा चारजना घाइते भएका छन् ठक्करबाट बझाङ कोट भैरव गाविस छका अमरराज पाण्ड्य कोट भैरव पाँचका हरिमाया देवी गिरी दङ्गाजी गाविस चारका हरिता देवी बिदारी र पौवागढी गाविस नौका बम बहादुर ऐर सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ घाइते चारैजनाको उपचार अत्तरिया अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय बुडरले जानकारी दिएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो पनि देशभर मौसम बदली हुनेछ यसका साथै पूर्वी र यता पश्चिमी क्षेत्रका धेरै ठाउँमा र